शिर फुल झुमकान लागेकी तिसको नाचो हेर्नलाई आएकी शिरमा शिर फुल झुमकान लागेकी तिसको नाचो हेर्नलाई आएकी बसमा एक जोडे हुन्छ जमा तिमीले चिन्तै नगर तिजमा तिमीले चिन्तै नगर ओए तिजमा तिमीले त्यसको काले चढेकी पूर्णिमाको जुन जस्तै बलेकी दसमा एक जोडे हुन्छ घर सुनको सिग्रे किन्दिनी मै सोनी तिजमा तिमीले चिन्तै नगर तिजमा तिमीले चिन्तै आकाशमा एक जोडे हुन्छ एघार आइफोन मोबाइल किनिदिने मै सोनी तिजमा तिमीले चिन्तै नगर तिजमा तिमीले चिन्तै नगर तिजमा तिमीले